सधैँ चाहिँ आइतबार रातको दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा हामी आउने गर्छौँ कार्यक्रम मुक्तक माला लिएर कार्यक्रम मुक्तक मालामा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हामी प्रयास गर्नेछौँ म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष रातको एघार बजेसम्म मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिनुहुनेछ तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार को कस्तो छ उसको कुल हेरे पुग्छ को कस्तो छ उसको कुल हेरे पुग्छ के कस्तो छ पानी मूल हेरे पुग्छ बहुतारी नै पर्दैन जीवनको परिभाषा खोज्न बगैँचामा फुलेको फुल हेरे पुग्छ बगैँचामा फुलेको फुल हेरे पुग्छ अह यो मिठो मुक्तक मुक्तकार प्रकाश बस्नेत गफाडीजीको कार्यक्रम मुक्तकमा लाग्यो आजको यो वसाइमा प्रकाश बस्नेत गफाडीजीका यिनी चुस्किला मुक्त खराबहरूसँगै श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको व्यवसायमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू मसँग रहेको छ तपाईँले Muktakmala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु कार्यक्रममा हामी सँगै रहनुहोस् ल बोल्नुहोस् जे जे बोल्न मन लाग्छ बोल्नुहोस् बोल्नुहोस् जे जे बोल्न मन लाग्छ बोल्नुहोस् बोलेको यो कानले सुनिरहेको छ बोल्नुहोस् भान्सामा जानै पर्दैन केही पकाउनै पर्दैन अरे तपाईँ बोल्दा खिचडी पाक्छ बोल्नुहोस् अरे तपाईँ बोल्दा खिचडी पाक्छ बोल्नुहोस् वाह यो कसबको मुक्तक बसन्त हरियालीजीको बजगाउँ अछामुवाको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ वसन्त हरियालीजी मुक्तक नालामा आउँदै गर्नुहुन्छ आफ्ना रसिला कसिला मुक्त खराबहरूको साथमा उहाँकै यही गुलियो मुक्त खराबहरूसँगै कार्यक्रममा म अर्को मुक्तक लिइहाल्छु मसँग मुक्तक छ मेरो दण्ड राईजीको केही कुरा लिनु केही कुरा दिनु रहेछ केही कुरा लिनु केही कुरा दिनु रहेछ यसै गरी सबैको सम्बन्ध सकिनु रहेछ तर प्रेमीले प्रेमिकालाई बिर्सन सकेन किनकि बिर्सन खोज्नु सम्झिनु रहेछ किनकि बिर्सन खोज्नु सम्झिनु रहेछ ओहो हो मेरो दण्डराईजी तिङ्ला सोलुखुम्बु उहाँको घर हो बडो कसबको मुक्तक लेख्नुहुन्छ मेरो दण्ड राईजी पनि आउनुहुन्छ यसरी नै हामीहरू समक्ष सामाजिक सञ्जाल फेसबुकको बाटो हुँदै अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ रुद्र खँडेल आदर्शजीको सुख मात्रै पाएर निको हुने भए सुख मात्रै पाएर निको हुने भए खुसी मनमा दबाएर निको हुने भए दिल दुखेका मान्छेहरू कमै हुन्थे होला दिलमा मलम लगाएर निको हुने भए दिलमा मलम लखाएर निको हुने भए हो है यो मुक्तक रुद्र कणेल आदर्शजीको हाल दक्षिण कोरियामा हुनुहुन्छ उहाँ स्थायी ठेगाना उहाँको राप्ती साथ चितवन अर्को मुक्त राजेश कार्कीजीको श्रोता मसँग रहेको छ चौकी अगाडि घर फोरियो चौकी अगाडि खर फोरियो अस्पतालमा किडनी चोरियो पापी त यो गरिबी रहेछ हजुर लुटी गरिब महलको नक्सा कोरियो लुटी गरिब महलको नक्सा कोरियो राजेश कार्कीजीको यो मुक्तक नागार्जुन आठ उहाँको घर हो हाल उहाँ डेनमार्कमा हुनुहुन्छ राजेश कार्कीजीको मुक्तक मैले पहिलोपटक हुनुपर्छ कार्यक्रम मुक्तक मालामा वाचन गरेको अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग डाक्टर रमेश केसीजीको मुक्तक रहेको छ रामेछाप उहाँको घर हो हाल उहाँ बुटवल उपमहानगरपालिकामा हुनुहुन्छ डाक्टर रमेश केसीजीका मुक्त मुक्तकरपहरूसँगै कार्यक्रममा पहिले साङ्गीतिक शैली तपाईँलाई श्रोता छ स्वर्ग चाहिँ लागेको यो ठाउँ आज प्रियसी छ स्वर्ग चाहिँ लागेको यो ठाउँ आज प्रियसी छैन भोक प्यास नभए नि अनाज प्रियसी नर्क लाग्यो भोक प्यास भो तिमी गएसी तिमी नै रहेछ यो सबको राजा प्रियसी तिमी नै रहेछ यो सबको राज प्रियसी मलाई हेर्ने तिम्रा आँखाले अरूलाई नहेरे पनि नफेर्नु है बिन्ती हाम्रो चोखो माया ओ कहिले पनि नफेर्नु पनि छोड्दै छोड्दिन म टाढा छु म तिम्रो साथ कहिल्यै पनि छोड्दै छोड्दिन म तिमीलाई छोडी बाटो मुड्दै मुड्दिन म बाटो अन्तै मुड्दै मुड्दिन म खाए काति बाचा हारो तिमीले पनि तोड्नु है तिम्रै हुम जुनी जुनी कहिल्यै पनि नछोड्नु है तिम्रै हो जुनी जुनी कहिल्यै पनि नछोड्नु है मलाई हेर्ने तिम्रा आँखाले लागि हाँसी राख्नु है आउँछु फर्के तिम्रै लागि त्यो जिन्दगी साँची राख्नु है आउँछु फर्के तिम्रै लागि त्यो जिन्दगी साँची राख्नु है मलाई हेर्ने तिम्रा आँखाले अरूलाई नहेर्नु है बिन्ती हाम्रो चोखोमा डाक्टर रमेश केसीजीका मुक्त श्रोता यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको यो अवसरमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त आलो पालो लिइरहेको छु जिन्दगी कसरी जिइन्छ जान्दै जानिएन जिन्दगी कसरी जिइन्छ जान्दै जानिएन र त कसैको कहिल्यै भर मान्दै मानिएन अँध्यारोमा सधैँभरि ढुङ्गा हान्दा हान्दा यसरी आफ्नै घर बत्किएला ठान्दै ठानिएन यसरी आफ्नै घर बत्किएला ठान्दै ठानिएन ओहो हो यो मुक्तक अविनाश पिएमजीको बबई गाउँपालिका छ दाङ उहाँको घर हो अविनाश पिएमजीले बडो मिठो मुक्तक लेखेर पठाउनुभयो दोहोरो अन्त्यानुप्रास राखेर मुक्तक लेखेर पठाउनुभयो अविनाश पिएमजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रामकुमार प्रधानजीको मित्रहरू मर्ने दिन कुरेर बस्नुभन्दा केही गरेर त मर्नु मित्रहरू मर्ने दिन कुरेर बस्नुभन्दा केही गरेर त मर्नु बरु हाँस्न सिक्नु शत्रुको सामुन्ने आँसु भएर नझर्नु निराश भई जहिले पनि शून्यतामा हराउनुहुन्न मित्र हारभन्दा अगाडि छ एक कदम अगाडि सर्नु हारभन्दा अगाडि छ एक कदम अगाडि सर्नु यसरी मुक्तकमा सन्देश बाँड्दै हुनुहुन्थ्यो रामकुमार प्रधानजी मकवानपुर थार नगरपालिका वार्ड नम्बर एक उहाँको घर हो आउँदै गर्नुहुन्छ रामकुमार प्रधानजी पनि हाम्रो कार्यक्रममा अर्को मुक्तक छ श्रोता मसँग दीपक धामीजीको फुलसँग माया लाऊ धोका हुँदैन फुलसँग माया लाऊ धोका हुँदैन अर्काको बारी नधाउ धोका हुँदैन जुन तारा झार्छु भनी जिब्रो नटोक पुरा नहुने कसम नखाऊ धोका हुँदैन पुरा नहुने कसम नखाऊ धोका हुँदैन हो है जुन तारा झार्ने अनि के के के के गर्ने भनेर माया प्रेममा बाचा गरियो भने चाहिँ पुरा हुँदैन भन्दै मुक्तकमा सन्देश उहाँले बाँड्दै हुनुहुन्थ्यो दिपक धामीजीले कैलाली उहाँको घर हो मसँग श्रोता अर्को मुक्तक छ जयराम विकसीको जिन्दगीले मोड लियो अचम्मको जिन्दगीले मोड लियो अचम्मको मलाई मात्रै दुःख दियो अचम्मको पहिलाको पालापन कहाँ पाइन्छ कति रमाइलो थियो अचम्मको कति रमाइलो थियो अचम्मको जयराम विकाजीको यो मुक्तक उहाँले जया भावुक पनि लेख्नुभएको छ आफ्नो नाम कोहलपुर बाँके उहाँको घर हो हाल उहाँ परदेशमा हुनुहुन्छ एसपी असबलजीको श्रोता मसँग अर्को एउटा मुक्तक रहेको छ कोमल हृदय भएका नारी पत्थर बन्नेहरू देखे कोमल हृदय भएका नारी पत्थर बन्नेहरू देखे एउटा नारीले अर्की नारीको जरो खन्नेहरू देखे बुहारी पढाउन नमान्ने सासूले यही समाजमा आफ्नी छोरी ज्वाइँले पढाइदिएनन् भन्नेहरू देखि आफ्नी छोरी ज्वाइँले पढाइदिएनन् भन्नेहरू देखि कस्तो छ है एसपिजी हाम्रो सोच अनि हामी आफू आफै कति पछाडि परिरहेका छौँ एसपी असफलजी फेदी खोला तिन गहतेरा सेङ्जाबाट मुक्तक लेखेर हामीलाई पठाउनुभयो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग प्रदीप पोखरेलजीको मुक्तक रहेको छ धादिङ उहाँको घर हो प्रदीप पोखरेलजीका मुक्तकरहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सपनीमा आउँछ हालखबर खबर सुनाउँछ जान्छ सपनीमा आउँछ हाल खबर सुनाउँछ जान्छ अनि मलाई घरिघरि रुवाएर सताउँछ जान्छ यो झरी पनि मेरो दुश्मन जस्तै भइसक्यो हरेक वर्ष निष्ठुरी मान्छे सम्झाउँछ जान्छ हरेक वर्ष निष्ठुरी मान्छे सम्झाउँछ जान्छ धेरै वर्ष पछि आज फेरि झरी पर्यो धेरै वर्ष पछि आज फेरि यस्तै छरी पर्यो तिमीलाई नै सम्झेर हो कि तिमीलाई नै सम्झेर हो कि हाँस्दा हाँस्दै आँसु झर्यो धेरै वर्ष पछि आज फेरि त्यस्तै हरि पर्यो यो झरीमा जमा एक्लै भए त्यो झरीमा हामी दुवै सँगै थियौँ यो झरीमा जमा एक्लै भए एक्लै भए रुझ्न मन लाग्यो एक्लै भए रुझ्न मन लाग्यो कहाँ छौ तेरी बुझ्न मन लाग्यो कहाँ छौ तिमी बुझ्न मन लाग्यो धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पार्यो जहाँ पनि परेकै होला त्यो झरी तिमीले पनि सम्झौ होला यो झरी त्यहाँ पनि परेकै होला त्यो झरी तिमीले पनि सम्झौ होला जसरी मारुए तिमीलाई सम्झेर जसरी मारुए तिमीलाई सम्झेर त्यसरी नै तिमी पनि रोयो होला त्यसरी नै तिमी पनि रोयो होला धेरै वर्ष आज फेरि त्यस्तै झरी पार्यो धेरै वर्षपछि आज फेरि ते छरी पारो तिमीलाई नै सम्झेर हो कि तिमीलाई नै सम्झेर हो कि हाँस्दा हाँस्दै आँसु छर्यो धेरै प्रदीप पोखरेलजीका मुक्त पुरुषसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो कार्यक्रम मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्यो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामसारणा श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ युट्युबमा पनि तपाईँले भेटाउन सक्नुहुन्छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त मुक्तकरपहरू आलो पालो लिइरहेको छु प्रिय मान्छे टुकटुकीमा आसन गरे पनि हुन्छ प्रिय मान्छे टुकटुकीमा आसन गरे पनि हुन्छ दुनियाँ माझ आफ्नै भनी भाषण गरे पनि हुन्छ भ्रष्टाचारको आरोपबाट बस्नु मात्रै पर्छ तिमी एकलौटी मेरो दिलमा शासन गरे पनि हुन्छ एकलौटी मेरो दिलमा शासन गरे पनि हुन्छ ओहो हो हो यो मुक्तक बिना तामाङ सामानाजीको नुवाकोट उहाँको घर हो बिना तामाङ सामानाजी नुवाकोटबाट बडो फुर्तिला मुक्त खरबहरूसँगै हामीहरू समक्ष आउँदै गर्नुहुन्छ म कार्यक्रममा मुक्तक नै लिइहाल्छु मसँग मुक्तक सहरको दिनेश कुमार छेत्रीजीको के सही हो के गलत बुझ्नै सकेनन् के सही हो के गलत बुझ्नै सकेनन् जनताले दिएको मत बुझ्नै सकेनन् सुन्छन् कुरा खाली चीन र भारतको आफ्नै देशको हालत बुझ्नै सकेनन् आफ्नै देशको हालत बुझ्नै सकेनन् दिनेश कुमार छेत्रीजी भैरवी गाउँपालिका रावतकोट दुई दैलेख उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ परदेशबाट देश प्रेम देश दुखिएको मन लिएर मुक्तकमा यसरी उतार्नुभयो अनि हामीलाई सम्झनुभयो अर्को मुक्त कार्यक्रममा म लिन्छु मसँग मुक्तक छ कमल सरोवरजीको लडिरहन्छन् सधैँ दाई र भाइ के भनौँ लडिरहन्छन् सधैँ दाई र भाइ के भनौँ सबै जान्ने सुन्ने छन् कसलाई के भनौँ पढेको भए मै पनि यस्तै पाठ सिक्थेँ होला यार आफ्नो त छँदै छैन पढाइ के भनौँ यार आफ्नो त छँदै छैन पढाइ के भनौँ कमल सरवरजी धादिङ भूमिस्तान नौगैरी गाउँका मुक्तकार हाल उहाँ मलेसियामा हुनुहुन्छ मुक्तक रसिलो लेख्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ गङ्गाराम फुङेल मालदाईजीको धर्म मैले केही पनि सोचिया छैन आमा धर्म मैले केही पनि सोचिया छैन आमा यो मनसँग मिल्ने केटी खोजिया छैन आमा देखेको छु मैले धेरै प्रेममा छुटेका जोडीहरू त्यसैले त अझै कसैलाई रोजिया छैन आमा त्यसैले त अझै कसैलाई रोजिया छैन आमा छोरो प्रेम गर्न डराएको अनि आमाको आज्ञाकारी बनेको छ आमाले बुहारी कतै खोजिसक्नु भएको छ भने ढुक्क हुनुहोस् छोरोले तपाईँले खोजेकै केटीसँग बिहे गर्नेछ गङ्गाराम पुँयल मालदाईजीको यो मुक्तक तिनखुट्टी असम उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता रिमा केसीजीको यो दिलभित्र घाउ गहिरो छ यो दिलभित्र घाउ गहिरो छ सुनिदिने दुनियाँ पहिरो छ आँखामा आँसुको समुद्र मुटुभित्र तर्दको पहिरो छ मुटुभित्र तर्दको पहिरो छ रिमा केसीजी काठमाडौँबाट आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ बसन्त अधिकारी अभिजीको आधा आधा माया भर्ने कहिले हो त आधा आधा माया भर्ने कहिले हो त तिमी यता म त्यता सर्ने कहिले हो त जहिले पनि आँखा जुदाएर हुँदैन भो अब भने चिनोफानो गर्ने कहिले हो त अब भने चिनोफानो गर्ने कहिले हो त ओहो वसन्त अधिकारी अभिजी पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको पोखरा लेखनाथ महानगरपालिका वार्ड नम्बर चौबिस उहाँको घर हो अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ राज समर्पण साईजीको मुक्तक मसँग रहेको छ जाजरकोट उहाँको घर हो राज समर्पण साईजीका मुक्तकरहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिम्रो यादमा काकाकुल चाहिँ छटपटिएको देख्छु तिम्रै यादमा काकाकुल चाहिँ छटपटिएको देख्छु मेरो भयभरका बाँच्ने आधार सकिएको देख्छु न भोक छ न प्यास छ बस डर मात्र छ मनमा हर रात असेल एउटै सपना बिछोडिएको देख्छु हर रात असेल एउटै सपना बिछोडिएको देख्छु सपनी राम्रो देखिन टिप्पणीमा भेटिना, सपनी राम्रो देखिन टिप्पणीमा भेटिन कथले के के सुनाइदियो सानो माया सानो माया कहाँ छौ कहाँ कल जुन छुडाएर गयो कहाँ बोलाउ भने कहाँ छौ कहाँ पल पनि बाँच्न साह्रो हो तिमी बिना जिउन गाह्रो हो तर्फिएर एक पल पनि बाँच्न साह्रो हो ಜನ್ಮವೇತಿ समर्पण साईजीका मुक्तकरबहरूसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता कार्यक्रम मुक्तक माला तपाईँहरू सुनिरहनु भएको छ आजको बसाइमा म तपाईँहरूले नै पठाउनु भएका मुक्तकरबहरू लिइरहेको छु भूत बनिस कहिले वर्तमान बनिस भूत बनिस कहिले वर्तमान बनिस आफै खेलाडी आफै मैदान बनिस सबूत बिना आमालाई मृत्युदण्ड दिने ए भगवान् त कसरी भगवान् बनिस ए भगवान् त कसरी भगवान् बनिस भगवान्लाई सोझै प्रश्न मुक्तकार केशव साईजीको खरी गैरा दैलेख उहाँको घर हो केशव साईजी पनि बडो नै मुक्तक लेख्नुहुन्छ खरी गैरा दैलेखबाट आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग इम राणा मकर उजाडजीको जताततै देशको चाला बताभुङ देख्छु जताततै देशको चाला बताभुङ देख्छु कोही गोरा कोही काला बताभुङ देख्छु कहिलेसम्म लुटी खान्छौ ए भ्रष्टाचारी हो बर्खा मासको खोला नाला बताभुङ्ग देख्छु बर्खा मासको खोला नाला बताभुङ्ग देख्छु इमराना मगर उजाडजी गोर्खा उहाँको घर हो हाल उहाँ साउदी अरेबिया रियादबाट हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ अपरिचित मान्छेको उहाँले मुक्तकको पुसारमा यही नाम लेख्नुभएको छ तिम्रा यादमा थला परेछु भने नरुनु सम्झेर तिम्रा यादमा थला परेछु भने नरुनु सम्झेर प्रवासमा नै यदि म मरेछु भने नरुनु सम्झेर ती निर्दोष अनि दोषी आफैलाई देखाएर टिला छर्दै मसान घाटमा सरेछु भने नरुनु सम्झेर तिम्रा यादमा थला परेछु भने नरुनु सम्झेर यसरी अशुभ शब्द कसैलाई पनि सुनाउनु नपरोस् अपरिचित मान्छेको यो मुक्ताक रनपासो रचित हुनु उहाँको घर हो हाल नेपालीको रहर बालुवाको सहरमा छु भन्नुभएको छ नेपालीको रहर भन्दा पनि बाध्यता हुनुपर्छ प्रदेशमा गएर काम गर्नु अहिले उहाँ सम्भवतः परदेशमै हुनुहुन्छ अर्को मुक्तक श्रोता मसँग रहेको छ जय सङ्घर्ष सङ्गमजीको पुराना जति सबै उखान हुँदैन पुराना जति सबै उखान हुँदैन हो ती बेचिने सबै सामान हुँदैन म माली भएदेखि यति बुझेको छु हरे फुलहरू बिनाको बगान हुँदैन हरे फुलहरू बिनाको बगान हुँदैन जय सङ्घर्ष सङ्गमजी दिपाल डोटीका मुक्तकार हाल उहाँ कतारमा हुनुहुन्छ आज धेरै हामीलाई नियमित रूपमा सम्झिरहनु हुने मुक्तकारहरूले सम्झिनु भएको छ बडो खुसी लागेको छ मसँग अर्को मुक्तक रहेको छ श्रोता रोशनी राईजीको गाउँ बस्ती अम्ली सोलैसीको खानी भएको छ गाउँ बस्ती अम्ली अलैँचीको खानी भएको छ फर्क दाजै विदेशबाट गाउँमा नयाँ बिहानी भएको छ हिमाल पहाड तराई बिर्सिएर देश छोडी गएपछि प्रकृतिको पहुँच टाढिएर अरबौँको हानि भएको छ प्रकृतिको पहुँच टाढिएर अरबौँको हानि भएको छ परदेशमा रहनुभएका दाजुलाई घरमा बोलाउँदै हुनुहुन्थ्यो मुक्तकमा रोशनी राईजी पहिलो पटक आउनुभयो सम्भवत उहाँ हामीहरू समक्ष अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुनौँ मसँग इलामे चेली सुजात राई सानोजीको मुक्त रहेको छ इलाम घर हो इलामे चेली सुजात राई सानोजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता खुकुरी भन्दा लाग्ने वचनका धार हुन्छन् खुकुरी भन्दा लाग्ने वचनका धार हुन्छन् एकपटक होइन प्रहार हजुर बारम्बार हुन्छन् शिखर सड्न अघि बढ्दा ईर्ष्याले झली यहाँ खुट्टा तानी लडाउने आफ्नै नातेदार हुन्छन् खुट्टा तानी लडाउने आफ्नै नातेदार हुन्छन् बच्चनले निकाडा सरी मुटु घोस्तो अनि सरी मुटु घोस्दो रहेछ पापी उनको मनले किया उल्टो सोच्दो छ पापी उनको मनले किन उल्टो सोच्दो रहेछ वचनले निकाडा सरी मुटु घोस्दो छ ढुकढुकी नै तोडी तिमीलाई बास दिए मैले घट्छ हाम्रो माया भने साहस दिए मैले ढुकढुकी नै तोडी तिमीलाई बास दिए मैले घट्छ हाम्रो दिए मैंने पुण्य की न मोटो चिरने छुराहान्यों से मिले पुण्य की न मोटो चिरने छुराहान्यों से मिले छाती भीतर गुमसी ये तानियों से मिले छाती भीतर गुमसी पूरा तान्यो तिमिले ले निकाडा सरे मोटो घोष दो मनको चमा फुलाए कैसे हाम्रो माया चङ्गा सरी उडाए कैसे मेरो मनको फुलाए हाम्रो माया चन्दा सरी माया फुट्यो आज मनै जलाइदियो हो टुट्यो माया फुट्यो आज मनै जलाइदियो फुल फुल संसारमा आगो लगाइदियो फुल फुल संसारमा लगाइदियो वचनले निकाडा सरे मुटु घोस्दो रहेछ वचनले निकाडा सरे मुटु इलामे चेली सुजात राई सानुजीका मुक्तकराबहरूसँग श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको यो वसाइमा तपाईँहरूले नै पठाउनुभएका मिठा रसिला फुर्तिला खुलिया मुक्त खराबहरू यसरी नै राख्दा राख्दै म कार्यक्रमको अन्त्य आइसकेको छु यो समयसम्म कार्यक्रम सुन्दै गर्दा तपाईँलाई कार्यक्रम मुक्तक कस्तो लाग्यो तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा गएर तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि सुमेसनमा साथ दिनुभयो कविताजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद साथ मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै आजलाई भने मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् शुभरात्रि जय मुक्त किन